पनि राम्रो उत्पादन हुने भएपछि थापाले आफ्नो करिब तिन रोपनी जग्गामा सोह्र सय बिरुवा लगाउनु भएको छ छ थापाले गत साल परीक्षणको लागि मात्र लगाइएको बिरुवाबाट पनि राम्रो उत्पादन भएपछि करिब पन्ध्रदेखि बिस हजार आमदानी गर्न सफल भएको समेत बताउनुभयो भारतीय सेनामा बिस वर्ष सेवा गर्नुभएका थापाले भारतमा नै आफू काममा हिमाचलमा रहँदा पहिलो पटक दालिया जातको टमाटर टनेल बाहिर लगाएको देखेका थिए थापाले भन्नुभयो रिटायर रिटायर भएर घर फर्केपछि परीक्षणको लागि पहिलो वर्ष लगाए राम्रो उत्पादन दिन थालेपछि खेतीले बढाएर लैजाने सोच बनाएर यस वर्षदेखि व्यावसायिक रूपमा नै खेती सुरु गरेको छु जागिरमा लागेर धेरै वर्ष भारतमा बिताए पनि घर फर्केपछि दाली सम खाली समयले सदुपयोग गर्दै आफूले टमाटरसँगै बेसार खेती समेत गर्ने गरेको बताउनुभयो थापाले यस वर्ष करिब तिन टन बढी टमाटर फलाउने लक्ष्य राख्नु भएको छ थापाले टमाटरको लागि बजारको त्यति समस्या नभएको र टमाटर खोज्दै उहाँकै बारीसम्म पुग्ने गरेको थापाले बताउनुभयो अहिलेसम्म आफूले थापाले आफ्नै बारीबाट दुई क्विन्टल टमाटर प्रति केजी साठीदेखि सत्तरी रुपियाँसम्म बिक्री गर्न सफल भएको बताउनुभयो टमाटरसँगै थापाले आफ्नो बारीमा बेसार खेती र अकबरी खोर्सानी खेती समेत गर्नुभएको छ थापाले प्रत्येक वर्ष दुई मुनि दुई मुरी बेसार प्रतिमान दुई एक सयका दरले उत्पादन गरी बिक्री समेत गर्दै आउनु भएको छ उत्पादन भएको बेसार स्थानीय गाउँघरसँगै जापान अमेरिका अस्ट्रेलिया लगायतका देश अन्य देशहरूबाट आउने पाहुनाहरूले होटलमा प्रयोजनका लागि खरिद गरी लाने गरेको बताउनुभयो सयपत्री बहुद्देश्य सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक साधारण सभा आजदेखि सुरु भएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सिर्जित अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी सात दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको उद्घाटन गरिएको हो साधारण सभाको अवसरमा सहकारीका अध्यक्ष चिन्तामणि शर्माले सयपत्री सहकारीका सेयर सदस्य आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो उहाँले सहकारीले उद्यम विकासमा आवश्यक सहयोग गर्ने बताउँदै आफ्नो व्यावसायिक योजना सहकारीमा जानकारी गराउन सिंह सदस्यलाई आग्रह गर्नुभयो उहाँले सुख र दुःखमा सयपत्री भन्ने योजना अनुसार कार्यक्रम सहकारी संस्थाले सञ्चालन गर्ने भएकोले सिंह सदस्यको आर्थिक समृद्धिको लागि आवश्यक सहयोग गर्ने बताउनुभयो उहाँले सहकारीले सबै प्रकारका प्राविधिक सेवा दिने र सदस्यलाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने महत्त्वपूर्ण लक्ष्य लिएको बताउनुभयो सहकारीको प्राङ्गण डाँडाखेतमा गलकुट नगरपालिका वार्ड नम्बर एकको दुईलाबाटीका सिंह सदस्य ललित लक्षित साधारण सभा तथा उद्घाटन समारोहको अवसरमा सहकारीका सचिव हेमराज गैरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो त्यस्तै संस्थाका कोषाध्यक्षको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 नगर प्रमुख जनकराज पौडेलले सार्वजनिक काम र जनताको सेवाको लागि कार्यालय स्थापना गरेकोले नछाड्ने बताउनुभयो कृषि मन्त्रालयले आफ्नो भवन खाली गर्न र उक्त भवनमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भनेपछि मुख्यमन्त्री कार्यालयले पनि खाली गरिदिन पत्राचार गरेको थियो पुस्तक गते पत्र पाएको पौडेलले बताउनुभयो दुई वर्ष अघि रातमातामा रहेको नगरपालिकाको कार्यालय कृषिको भवनमा सारेपछि भवनमा रहेका कागजात र सामग्री समेत हिनामिना भएको टिप्पणी भएको थियो सरकारी निर्णयले कृषि कार्यालय आउने भएपछि किसान खुसी भए पनि नगरपालिकाले भवन नछाड्ने भएको हो हामीले पत्र पायो कार्यालय आउने भएपछि खुसी पनि लाग्यो पौडेलले भन्नुभयो उक्त कार्यालयको लागि उपयुक्त भवनको खोजीमा छौ नगरपालिकाले आफ्नो सेवा यहीबाट बाट दिने र कृषिले अन्य कुनै भवन खोजिदिने उहाँले बताउनुभयो हामीले कब्जा गरेका थिएनौ बरु आवश्यकताले बसेका हौ त्यसैले छाड्ने कुरै भएन उहाँले भन्नुभयो नगरपालिकाको सेवा नपुगेर पाँच ठाउँबाट दिइरहेको बेला सरेर कता जाने रातमातामा रहेको आफ्नै भवन भने नगरपालिकाले खाली छाडेको छ स्थानीय सरकार सञ्चालन ऐन अनुसार जिल्ला समन्वय समितिको अनुमति र समन्वयले कृषि भवनमा सरेकोले नगरपालिका अन्यत्र नजाने उहाँले उहाँको टिप्पणी समेत थियो उक्त भवन सरेपछि राटमाटवासीले नगरपालिका विरुद्ध मुद्दा समेत दिएका छन् कृषि ज्ञान केन्द्र पर्वतमा मात्रै रहेको र सम्पर्क कार्यालय रहेकोले खालि भन्दै नगरपालिकाले दुई वर्ष अघि पुसमै कार्यालय सारेको थियो कृषि कार्यालय आएकोले हामीले प्राविधिक ज्ञान र सेवा पाउने भयो मिरमिरी कृषि सहकारी संस्थाका अध्यक्ष गङ्गबहादुर थापाले भन्नुभयो आएको कार्यालयले समयमा व्यवस्थापन गर्न सकियो भने कृषि क्षेत्रमा धेरै सफलता पाउन सकिन्छ नेपाल सरकारले उपसचिव सरहको वरिष्ठ कृषि विकास अधिकृत सहित अधिकृत र अन्य कर्मचारीको व्यवस्थापन गरिसकेको छ का दुई ठुला योजनाको डिपिआर सरकारी दराजमा थन्किँदा काम अघि बढ्न सकेको छैन सरकारी लगानीमा कन्स्ट कन्सल्ट्यान्ट मार्फत बनाइएका दुईवटै डिपिआर बुझे पनि मन्त्रालयले स्वीकृति दिन ढिलाइ गरेको हो विमानस्थल बनाउन प्रस्तावित बागलुङ ढोरबाट नगरपालिका र निजीखोला गाउँपालिकामा पर्ने अर्नाकोट गाउँ दुई वर्ष ढोरबाट नगरपालिका वार्ड नम्बर दुई र निजीखोला गाउँपालिका वार्ड नम्बर दुईको भूभाग समेटिएको अर्नाकोटमा विमानस्थल निर्माणका लागि डिपिआर बनाइएको थियो तर उक्त डिपिआर अहिले कहाँ छ नगर प्रमुख देव देवकुमार नेपाली समेत अनभिज्ञ हुनुहुन्छ स्थानीय लगानी होइन माथिबाट पार्टी लगानी गर्ने हो उनीहरूले के गर्दैछन् थाहा छैन उहाँले भन्नुभयो पहुँच मार्ग निर्माणमा भने हामीले लगानी गरेका छौँ बुर्तिबाङदेखि अर्नाकोटसम्म पाँच किलोमिटर सडक स्तरीय बनाउन नगरपालिकाले लगानी गरेको उहाँले बताउनुभयो नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले गत साउन एक्काइस गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पत्र र डिपिआर रिपोर्ट पठाएकोमा जवाफ आउने ढिलाइ भएको हो मन्त्रालयले स्वीकृति दिए अर्नाकोटको दुई सय उनासी रोपनी जमिन अधिक अधिग्रहण गर्नुपर्नेछ विमानस्थल सञ्चालन गर्न झन्डै एक सय घर समेत सार्नु अर्नाकोटमा ट्विन टावर ट्विन अटर विमान आउजाउ गर्न सक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि रियल पार्ट इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर गुरुप्रसाद अधिकारीको नेतृत्वमा डिपिआर बनाइएको थियो सात सय मिटर लामो र एक सय मिटर चौडा रनवे केही पार्किङ बनाउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ अधिकारीले भन्नुभयो समुद्र सतहबाट दुई हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम देखियो यो स्थान बुर्तिबाङ बजारदेखि पाँच किलोमिटर दूरीमा पर्दछ यहाँबाट आरक्षित लक्षीसम्म पदमार्ग बनाउने नगरपालिकाको योजना छ त्रिभुवन विमानस्थलबाट यो प्रस्तावित विमानस्थल एक सय चौबिस नटिकल माइलको दूरीमा पर्दछ आरक्षणभित्र पनि दशकौँ अघि बनेको एयरपोर्ट छ मर्मत र नियमित सञ्चालन नभएकोले यहाँ तारबार लगाएर मात्र राखिएको छ अराकोटमा विमानस्थल बनाइए पदमार्ग मार्फत डेढ घन्टामा ढोरपाटन पुग्न सकिने स्थानीय दोडा कुँवरले बताउनुभयो डिपिआरमा दुई अर्ब रुपियाँमा स्तरीय हवाई मैदान बनाउन सकिने सुझाव दिए गरिएको थियो यहाँ अध्ययन र प्रतिवेदनका लागि पचास लाख खर्च भइसकेको छ दुई वर्ष अघि नै डिपिआर बनाइएको बागलुङ रङ्गशालाको काम पनि अल्पत्रै परेको छ सदरमुकामको बाङ्गेचोर खेल मैदान र आसपासको जमिनमा रङ्गशाला बनाउने योजना अघि सारिएको हो जिल्ला खेलकुद विकास समितिको अगुवाईमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको बजेट परिचालन गरेर डिपिआर बनाइएको थियो जसमा सुविधा सम्पन्न रङ्गशाला प्याराफिट एथलेटिक्स र इन्डोर खेलका लागि वृहत योजना समेटिएको थियो डिपिआरका लागि समितिले बिस लाख रुपियाँ खर्चेको थियो डिपिआर अनुसार काम गर्दा पन्ध्र करोड चालिस लाख रुपियाँ खर्च हुने अनुमान गरिएको थियो त्यति बेलाको बजार मूल्य र जिल्ला दरेटमा राखिएको लागत हरेक वर्ष बढ्दै जान्छ तत्कालिक समितिका अध्यक्ष धनबहादुर परियारले भन्नुभयो विकास समितिहरू खारेज भई अब सबै जिम्मा नगरपालिकामा छ बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले नगरपालिकाले स्वामित्व लिएर रङ्गशाला निर्माण गर्ने बताउनुभयो हाल भइरहेको मैदान बाहेक केही जमिन आवश्यक छ त्यसको प्रक्रिया पुर्याउने र सङ्घ तथा प्रदेशको बजेटको साझेदारीमा बनाउँछौँ उहाँले भन्नुभयो जमिनको व्यवस्थापनपछि काम सुरु हुनेछ सन् दुई हजार पन्ध्रमा बागलुङ काँडेवासबाट अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा गएका व्यक्तिहरूद्वारा स्थापित काँडेवास सेवा समाज जापानको चैथौँ साधारण सभा आजसम्म जापानको टोकियोमा सम्पन्न भएको छ अङ्ग्रेजी नयाँ वर्षको का अवसर काँडेवास सेवा समाज जापानको छैठौँ साधारण सभा सम्पन्न गरेको हो कोरोना महामारी भएकोले सेवा समाजका सदस्यहरू सहभागितामा सञ्चालन गरिएको साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन समाजका सहसचिव लामो शर्माले प्रस्तुत गर्नुभएको थियो भने दुई हजार बिसको आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष गोमबहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो साधारण सभामा समाजका सल्लाहकार टोपलाल कणेल र निवर्तमान अध्यक्ष टिकाराम शर्मा सदस्य लक्ष्मण चालिसी दिपा केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो सोही अवसरमा काँडेवा स्वास्थ्य चौकीबाट प्रदान गरिएका सम्मान पत्र काँडेवा सेवा समाजका निवर्तमान अध्यक्ष टिकाराम शर्माले अध्यक्ष बुढी कडेलले हस्तान्तरण गर्नुभएको थियो आफूहरू टाढा रहँदा पनि आफ्नो जन्मभूमि प्रतिको स्नेह सदैव जागृत जागृत भइरहने भएका कारण गलकुटको विकास र समृद्धिमा सहयोग गर्ने उद्देश्य अनुसार स्थापित समाजले काँडेवासमा स्वास्थ्य